डोलिधुरामा महाभारत संरक्षित वन सम्बन्धी सरोकारवालावेशको वृहत अन्तर्क्रिया महाभारत वन संरक्षणमा सडक मुख्य चुनौती प्रस्तुत गर्ने एक रिपोर्ट सहस्त्रलिङ स्वास्थ्य चौकीमा खानेपानी अभाव सुत्केरी सेवा प्रभावित समय अवधि अघि नै स्वास्थ्य चौकी भवन निर्माण घरबाट एसई दिएकी बैतडीकी करिश्माले ल्याइन् सी प्लस बैतडीको पाटन बजारमा सिसी क्यामेरा जडान अछममा कुपोषण घट्दै नेकपा सुदूरपश्चिमलाई पेलेरै भए पनि बजेट पास गर्न पार्टीको निर्देशन र स्कार्पियोको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु एक घाइते प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म शेर भण्डारी अनि म ललित बोहरा सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु महाभारत वन डडेलधुराको जीवन आधार हो यसको संरक्षण आजै आजैबाट लागौँ भन्ने नारा महाभारत संरक्षण वन परिषद डढिरहेको छ तर महाभारत वन संरक्षण भन्ने हुन सकेको छैन संहितापछि महाभारत वन संरक्षण हुन नसक्नुको प्रमुख समस्या र चुनौती जथाभावी रूपमा खनिने सडक बनेको छ डिभिजन वन कार्यालय डडेलधुराले शुक्रबार आज डडेलधुरा सदरमुकाममा आयोजना गरेको महाभारत संरक्षण वन सम्बन्धी सरोकारवाला बीचको वृहत अन्तर्क्रिया रूपमा प्राम्बरिक वातावरणीय मूल्याङ्कन वातावरणीय प्रभाव मूल्याङ्कन आइई ए एआइई बिना जथाभावी पूर्वाधारका निर्माणले महाभारत वनको अवस्था जर्जर बन्दै गएको बताएको छ डिभिजन वन कार्यालय डलधराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले तीन तहका सरकार अन्य पूर्वाधार निर्माण गर्ने कार्यालय र वन कार्यालयबीच समन्वयको कमीले पानी पनि वन संरक्षणमा चुनौती थपिएको उनले बताएका छन् तीन तहको वन ऐन निम् त्याउन सक्ने समस्या कार्यक्षेत्र समस्या व्यवस्थापन र क्रियाशीलता अतिक्रमण वन डढेलो मुख्य कारण रहेको उल्लेख गर्दै उनले वन अतिक्रमण खुल्ला चरिचरण पनि समस्या र चुनौती रहेको बताएका छन् वनमा खुल्ला चरिचरण तथा अव्यवस्थित गोठा प्रणाली अनियमित किसिमले दाउरा सङ्कलन तथा बिक्री वितरण स्थानीय जनतामा वन संरक्षण र सम्बन्धनमा जनचेतनाको कमी अव्यवस्थित बाटो अन्य जडीबुडी सङ्कलन तथा बिक्री चोरी निकासी सिकारी लगायतका समस्या र चुनौती रहेको उनले बताएका छन् जिल्लाको कुल क्षेत्र वन क्षेत्र एक लाख पन्ध्र हजार एक सय उन्सठी हेक्टर रहेको महाभारत क्षेत्रको त्रिपन्न हजार चौध हेक्टर अर्थात् कुल वन क्षेत्रको छत्तिस प्रतिशत क्षेत्र ओगेटेको छ संरक्षण क्षेत्रले ओगेटेको त्रिपन्न हजार चौध हेक्टर मध्ये बयालिस हजार दुई सय सतासी हेक्टर अर्थात् अस्सी प्रतिशत जङ्गलले ओगेटेको छ सहभागितामूलक संरक्षणमुखी व्यवस्थापन बनेको संरक्षण संवर्धन र बुद्धिमत्तापूर्वक उपयोग गर्न संरक्षित वनमा वातावरण मैत्री इतिहास धार्मिक प्राकृतिक र सौन्दर्य र अन्य विविध पर्यटन क्षेत्रको लागि पूर्वाधारको निर्माण गरी रमणीय एवं वातावरणीय पर्यटन क्षेत्रको विकास गर्न लगायतको संरक्षण वनको मुख्य उद्देश्य रहेको डिभिजन वन अधिकृत आचार्यले बताएका छन् संरक्षण वनको उत्तर सिमानामा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर एक दुई चार र भागेश्वर गाउँपालिका वडा नम्बर चार पाँचका वन क्षेत्र जोडिएको आबादी जमिन दक्षिणी सिमानामा आलिताल गाउँपालिका वडा नम्बर एक तिन र घन्याब्द्र गाउँपालिका एकका वन जोडी क्षेत्र जोडिएको आदि आवादी जमिन पश्चिमी सीमाको भागेश्वर गाउँपालिका एक दुई पाँच र परशुराम नगरपालिका वडा नम्बर एक दुई तिनका वन क्षेत्र जोडिएको आवादी र पूर्व सिमानामा गन्याबधुरा गाउँपालिका वडा नम्बर चार पाँच र दुईका वन क्षेत्र जोडिएको आबादी जमिन रहेको डिभिजन वन कार्यालयका अधिकृत आचार्यले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ प्राकृतिक वातावरणीय सांस्कृतिक तथा अन्य विशेष महत्त्व राख्ने सम्भावना रहेको आधारमा वन संरक्षण विकास तथा व्यवस्थापन गरिने सरकारद्वारा व्यवस्थित वन नै संरक्षित वन हो सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका धनगढीका प्रदेश वन निर्देशक हेमराज विष्टले संरक्षण वन घोषणा गर्नको लागि कार्ययोजना बनेको आठ वर्ष हुँदा समेत राजपत्रमा घोषणा गरिदिन भनी पेश गरे पनि हालसम्म घोषणा हुन किन सकेन त्यसको कारण खोजी गर्नुपर्ने बताएका छन् वन विभागले उहिले नै मन्त्रालयमा राजपत्रमा घोषणा गरियो भनेर पेश गरिरहेछ उनले भने त्यो किन भएन के कारणले त्यो काम रोकिएको हो त्यसतर्फ सबैले ध्यान दिनुपर्छ संरक्षित वन घोषणा हुने बेला त्यहाँका रहेका सामुदायिक वनहरू व्यवस्थित नहुने उनको भनाइ रहेको थियो उनले वन क्षेत्रलाई सदैव आफ्नो विचार सोचेर विनाश भन्दा पनि संरक्षण सुविधा सबैले ध्यान दिनुपर्ने औल्याएका थिए वन क्षेत्रको विनाश भएपछि सबैभन्दा ठुलो क्षति त्यस क्षेत्रका नागरिकले नै बेहोर्नुपर्ने उनको ठम्याइ थियो उनले नेपालमा वन क्षेत्र हुनाले नै यहाँ विदेशी पर्यटकहरू आउने गरेको बताएका थिए नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले डडुलधुराको महाभारत क्षेत्रलाई महाभारत संरक्षित वन बनाउने तयारी असाध्यै राम्रो भएको बताएका थिए महाभारत संरक्षित वन रहेका मानिसको जीवन आर्थिक भूभागको आकर्षण र भविष्यका लागि पनि राम्रो पक्ष भएको उनको दावी छ प्रदेश सभा सदस्य मल्लले संरक्षित वनका बारेमा यहाँका नागरिकसँग अन्तर्क्रिया छलफल गरेर उहाँहरूलाई त्यसको बारेमा जानकारी गराउनु पर्नेमा जोड दिएका छन् छन् जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गणेश भट्टले यहाँको महाभारत क्षेत्रलाई महाभारत संरक्षित बनाउनुपर्ने बताएका थिए कार्यक्रममा बोल्ने अधिकांश वक्ताले डडेलधुराको महाभारत क्षेत्रलाई संरक्षित बनाउनु पर्नेमा जोड दिएका थिए परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउतले संरक्षित वनको कार्य योजना जनता सामु लगेर व्यापक रूपमा प्रचार प्रसार गर्नुपर्ने औल्याएका थिए गाउँमा सडक अनिवार्य भएको उल्लेख गर्दै उनले बाटोसँग वन जङ्गलको पनि संरक्षणमा सबैले अग्रसर हुनुपर्ने बताएका थिए उनले स्थानीय तहमा जथाभावी रूपमा खनिएका सडकको जिम्मेवारी जनराका जनप्रतिनिधिको रूपमा जनप्रतिनिधिहरूले नै ल्याउनु पर्ने बताएका थिए यस्तै सबैले आफ्नो क्षेत्रबाट सहयोग गरे मात्रै महाभारत संरक्षित वन क्षेत्र बनाउन सकिने अजमेर गाउँपालिकाका अध्यक्ष उमेश वर्ष भट्ट उमेश प्रसाद भट्ट विकासले जानकारी दिएका थिए डडेलधुराबाट वर्षेनी एक भन्दा बढी सेफ्टी काठ निकासी भइरहेको उल्लेख गर्दै उनले सर हामीले नयाँ वनको विकास नगरिरहेको बताएका थिए कार्यक्रममा प्रदेश सभा सदस्य मल्लसँगै जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ओडाध्यक्ष वनसँग सम्बन्धित व्यक्तिहरू लगायतको सहभागिता रहेको थियो प्रस्तुत छ यसै सम्बन्धी थप विवरण सहितको सहकर्मी भूपेन्द्र विष्टको एक रिपोर्ट महाभारत क्षेत्रभित्र पर्ने वनहरूलाई संरक्षित वन क्षेत्र बनाउनका लागि पहल सुरु भएको छ पछिल्लो समय डडेलधुरामा वनहरू विनाश हुँदै गइरहेकाले वनको संरक्षण गर्नका लागि संरक्षित क्षेत्र बनाउन लागि हो वन आफैले जोगाउनु पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरेरै संरक्षित वन बनाइने सुदूरपश्चिम वन डिभिजन कार्यालयका निर्देशक हेमराज विष्टको भनाइरहेको छ संरक्षित वन घोषणा हुने बित्तिकै सामुदायिक वनहरू प्यारालाइज हुने भन्ने कुरो हुँदैन सहकार्य हुन्छ त्यहाँ उहाँहरूको कार्ययोजनाहरू भइट भएर निकममा हुने कुरा हुँदैन सबभन्दा ठुलो कुरो यो हाम्रो वन हो हामीले यसलाई जोगाउनु पर्छ र यसको विनाश भयो भने सबैभन्दा ठुलो क्षति बेहोर्ने पनि हामी नै हो भन्ने मनन भयो भने वन जोगिन सक्छ पहुँच भएका व्यक्तिहरू नै व्यावसायिक रूपमै वनफडानीमा संलग्न भइरहेको नेपाली काङ्ग्रेस डडेलधुराका उपसभापति कर्णाकर भट्टको भनाइरहेको छ एउटा बच्चे चुलो बाल्नका निमित्त झिना मसिना साना दाउराका टुक्राहरू गर्दछ तर अर्को पक्ष सम्भ्रान्त परिवारभित्र बस्छ व्यावसायिक रूपमा जङ्गललाई नष्ट गर्नका निमित्त तल्लिन्छ बाहिर चार पाँचवटा दाउराका ठाडा ठुनाहरू सुकेका ल्याएर भित्र काँचा ठुलाहरू बोकेर गणतन्त्रको बजारमा ल्याएर व्यवसाय गर्दछ व्यावसायिक रूपमा पनि जङ्गल महाभारत समाप्त गर्नका निमित्त एउटा तल तब्का तल्लिन्छ यी दुवै तब्काहरूलाई कहाँ मिलाएर हामीले लग्न सक्यौँ भने महाभारत क्षेत्र संरक्षित रूपमा अगाडि बढ्न सक्छ विनाश हुँदै गइरहेको वनलाई जोगाउनका लागि सरोकारवाला सबै निकायहरूले एकजुट भएमा मात्र वन संरक्षित गर्न सकिने अझै गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टको भनाइरहेको छ महाभारत संरक्षित वन बनाउने कुरालाई राख्न सक्यौँ चाहे त्यो हामी जनप्रतिनिधिका क्षेत्रबाट होस् या राजनीतिक दलका क्षेत्रबाट होस् या सामुदायिक वनका पदाधिकारी र त्यो सम्बद्ध पदाधिकारीका तर्फबाट होस् या अन्य समाजका विभिन्न सङ्घ सङ्गठनका तर्फबाट र सरकारी कर्मचारीहरूका तर्फबाट होस् हामी सबैको एउटा अर्जुन दृष्टि हुन सक्यो भने मात्रै मलाई लाग्छ महाभारत संरक्षित वन क्षेत्र हामी बनाउन सक्छौँ संरक्षित वन बनेमा उपभोक्ताका लागि के कस्ता फाइदा वा बेफाइदाहरू हुन्छन् यसबारेमा सचेतना जगाउन आवश्यक रहेको जिल्ला समन्वय समिति डलद्रका प्रमुख गणेश राज भट्टको भनाइरहेको छ संरक्षित वन बन्छ भने त्यो भित्र रहेका वन उपभोक्ता समितिहरूको अवस्था के हुन्छ र अर्को कुरा त्यो भित्र रहेका हाम्रा चाहिँ दाजुभाइहरू जो चाहिँ बसोबास गरिरहेछन् त्यो भित्र पनि चाहे त्यो लाल पूर्जा भएर बसोबास गरिरहेछन् चाहे उहाँहरू लामो समयदेखि चाहिँ त्यो क्षेत्रमा बसो बसोबास गरिरहेछन् उनीहरूको अवस्था के हुन्छ महाभारतलाई संरक्षित वन बनाउनका लागि आफू तयार रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लको भनाइ छ महाभारत संरक्षित वन बनाउनको लागि यहाँको प्रदेश सभाको मानिएको हैसियतले यसलाई कानुनी रूपमा यसका अन्तिम टुङ्गो पुनाउनुदेखि लिएर यसलाई चाहिने आवश्यक स्रोत साधनको लागि मेरो पहल कदमी रहनेछ भन्ने कुराहरू म वचन वन ऐन दुई हजार उनपन्चासको परिच्छेद चार दफा तेइसमा राष्ट्रिय वनको कुनै पनि भाग विशेष महत्त्वको लागिमा संरक्षित वनको रूपमा घोषणा गरी त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ युनिटी खबरका लागि भूपेन्द्र विष्ट डडेलधुरा डडेलधुराको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरी सेवा प्रभावित बनेको छ जिल्लाको अमरगढी नगरपालिका दस राई स्थित सहस्लिङ स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानेपानीको मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले शास्ति भोग्नु परिरहेको छ बर्थिङ सेन्टर समेत रहेको यो स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको रुवाई स्वास्थ्य स्वास्थ्य संस्थाले जनाएको छ स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनु पर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताएका छन् सदरमुकामसँगै जोडिएको उक्त ओडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या भएको छ स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताएका छन् जथाभावी वनजङ्गल फडानी गर्दा र उच्च भारका सडकका डोजर स्काई प्रयोगबाट सडक खन्दा पानीका मूलहरू सुकेर गएको विज्ञहरूले बताउने गरेका छन् साथै पानीको मूल नजिकबाट सडकहरू लैजाँदा खानेपानीको समस्या अझ बढेको बताइएको छ सरकारी योजनाहरू निर्धारित समय अवधिभन्दा ढिलो काम हुने गरेको गुनासो जताततै सुनिन्छ सानोदेखि ठुलो योजनाहरूमा यो समस्या छ तर डडेलधुराको नवदुर्गा गाउँपालिकामा एक स्वास्थ्य चौकीको भवन अवधिभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको छ नवदुर्गा गाउँपालिका वडा नम्बर एक कोटिलीमा रहेको स्वास्थ्य चौकीको भवन निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ सम्झौताको मितिभन्दा चार महिना अघि नै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ सहर विकास तथा भवन डिभिजन विभाग सङ्घीय योजना कार्यान्वयन निकाय धनगढीको निर्माण सम्झौता अनुसार केएस चाँदनी र अंशु जेबी कम्पनीसँग भएको थियो एक करोड बहत्तर बयासी लाख छ हजार रुपियाँ लागतमा भवन निर्माण गरिएको कम्पनीका सञ्चालक इन्जिनियर तेज बहादुरले जानकारी दिएका छन् दुई हजार छ्याहत्तर असोज चौबिसमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो सम्झौता अनुसार नै भवन निर्माणको सबै काम सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र भट्टले बताएका छन् घरबाटै माध्यमिक शिक्षा परीक्षा यसै दिएकी बैतडीकी करिश्मा बोहराले सी प्लस ल्याएकी छन् बिहिबार सार्वजनिक नतिजा अनुसार करिश्माले दुई दशमलव एक पाँच जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिएका छन् दशचन्द नगरपालिका दुईदेखि मान्डुकी करिश्मा शारीरिक अपङ्गता भएकाले घरबाटै परीक्षा दिएकी हुन् दशरचन्द नगरपालिका दुई स्थित निग्लासैनी माध्यमिक विद्यालय विद्यालयदेखि मान्डुकी विद्यार्थी करिश्माको परीक्षा केन्द्र दशचन्द नगर गाउँपालिका एक मणिलिक माध्यमिक विद्यालय गुरुखोला केन्द्र थियो शारीरिक अपाङ्गता भई डुल्गन नसक्ने उनी व्हीलचेयर चलाउन सक्दैनन् त्यसैले उनका लागि घरमै परीक्षा दिने व्यवस्था मिलाइएको हो अवस्थीले भने अपाङ्ग मैत्री बाटो नहुँदा शिक्षा विकास तथा समन्वय एकाइले घरमै परीक्षा दिने व्यवस्था मिलाएको हो यसै राम्रो विषय लिएर उच्च शिक्षा पढ्ने सोच रहेको करिश्माले बताएकी छन् उनले भनिन् घर परिवारको सल्लाह बमोजिम पढाइ अगाडि बढाउँछु यसै घरबाटै दिने परीक्षार्थी पनि करिश्मा पहिलो भएकी समन्वय एकाइ बैतडीका प्रमुख अवस्थीले बताएका छन् छन् यसै परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था करिश्माको घरमै गरिएको थियो भैतडीको पाटन बजारमा सिसी क्यामेरा जडान गरिएको छ नगरपालिकाले पाटनमा सिसी क्यामेरा राख्न प्रहरीसँग सहकार्य गरेको हो आपराधिक क्रियाकलापमा निरुत्साहित गर्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाले जानकारी दिएको छ पाटनको बजार क्षेत्रमा एघारवटा क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बहादुर सिंहले जानकारी दिएका छन् यसबाट सुरक्षाकर्मीलाई अपराध अनुसन्धानमा पनि सहज हुने उनले बताएका छन् बजार क्षेत्रका विभिन्न ठाउँमा राखिएका क्यामेराको कन्ट्रोल भनी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ बस पार्क लगायत धेरै भिडभाड हुने ठाउँलाई प्राथमिकता दिएको छ आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाले यसतर्फ ध्यान दिएको नगर प्रमुख उपप्रमुख सरस्वती ओलीले बताइन् उनका अनुसार जडान जडानगरीका सिसी क्यामेराको लागत भने पाँच लाख रुपियाँ बढी छ प्रहरी नापरीक्षक वीर भद्र खडायतले बजारमा भए गरेका सबै क्रियाकलाप देख्न सकिने भएकोले आफूहरूलाई सहज भएको बताएका छन् उनले भने विशेष गरी राति हुने घटनामा सजिलो भएको छ कुनै स्वतः क्रियाकलाप देखिए तत्काल प्रहरी परिचालन गर्ने गरेको बताएका छन् तपाईँ युनिटी खबर सुनिरहनु भएको छ अछाममा कुपोषण घट्दै नेकपा सुदूरपश्चिमलाई पेलेरै भए पनि बजेट पास गर्न पार्टीको निर्देशन स्कार्पियोको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु एक घाइते लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला महिला हराएको सूचना डडेलधुराको गन्याबधुरा गाउँपालिका ओडा नम्बर तीन सेलतडा निवासी गहुँ गोरो बढ्न पातलो शरीर भएकी अन्दाजी वर्ष त्रिचालिसकी हरुदेवी ठगुना नाम गरेकी महिला मानसिक सन्तुलन गुमेको अवस्थामा केही दिनदेखि हराइरहेको हुँदा जो कोहीले भेटाउनु भए पनि नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर अन्ठानब्बे एकचालिस बयालिस छयानब्बे शून्य आठ वा अन्ठानब्बे उनपन्चास पन्ध्र एकासी असीमा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ चौरी सामुदायिक वन उपभोक्ता समूहको सूचना ए चौरी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ कोट काँडेको चार किल्ला सिमाना पूर्वमा गुनेगाड चौडा वन पश्चिममा खुल्लीगाड रानी वन उत्तरमा आवादी र दक्षिणमा त्यही गाड यी चार किल्लाभित्र काँचो सुको रुख काट्न स्याउला सोतर दाउरा घाँसपात चोरी सिकारी वनमा आगो लगाउने जस्ता क्रियाकलापहरू गर्ने व्यक्तिलाई वन ऐन अनुसारको काडाभन्दा कडा कारवाही गरिने जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ चौडी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ काँडे डडेन्दुरा तपाईँले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट युनिटी खबर सुनिराख्नु भएको छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ नरेन्द्रमा महाभारत संरक्षित वन सम्बन्धी सरोकारवाला बीचको वृहत अन्तर्क्रिया महाभारत वन संरक्षणमा सडक मुख्य चुनौती सहस्लिङ स्वास्थ्य चौकीमा खानेपानी अभाव सुत्केरी सेवा प्रभावित समयावधि अघि नै स्वास्थ्य चौकी भवन निर्माण घरबाटै एसिए दिएकी बैतडकी करिश्माले ल्याइन् सी प्लस खनालवास बैतडीको पाटन बजारमा सिसी क्यामेरा जडान लगायतका समाचार अब बाँकी प्रसङ्ग जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार पछिल्लो समयमा पोषणको अवस्था सुध्रिएको छ अछाममा सञ्चालित विभिन्न कार्यक्रम तथा अभियानले कारण पोषणको अवस्था विगतको तुलनामा सुधार सुधारिएको हो पोषणको अवस्थामा आएको सुधारबारे एकिन तथ्याङ्क नभए पनि स्वास्थ्य संस्थामा आउने बालबालिकाको समग्र अवस्था हेर्दा कुपोषणको अवस्था सुध्रिँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मनोज विष्टले बताएका छन् जिल्लामा युनिसेफले सन् दुई हजार बाह्रमा साबिकका पैँतिस गाविसमा गरेको सर्वेक्षण अनुसार पुटकुपना सडचालिस प्रतिशत ख्याउटेपना नौ प्रतिशत र कमतौल बत्तीस प्रतिशत रहेको तथ्याङ्कमा थियो पछिल्लो समय पोषणको अवस्था सुधारका लागि थुप्रै गतिविधि गरिए पनि सर्वेक्षण हुन नसकेकाले सुधारको एकिन तथ्याङ्क आइसकेको छैन तर सहरी क्षेत्रका महिलामा मोटोपनाको दर बढ्दै गएको छ भने ग्रामीण क्षेत्रमा दुब्लोपनाको अवस्था बढ्दै गएको छ कार्यालयका अनुसार नेपालमा सन् दुई हजार पन्ध्रमा पुटकुपना प्रति हजारमा एकचालिसजना रहेकोमा यो सङ्ख्या सन् दुई हजार सोह्रमा छत्तिसमा झरेको छ यस्तै ख्याउटेपना प्रति हजारमा एघारजना रहेकोमा दस तथा कम तौलको प्रति हजारमा उन्तिस रहेकोमा सत्ताइसजनामा झरेको तथ्याङ्कले पनि भने कुपोषणको दर घट्दो क्रममा छ यस्तै राष्ट्रिय पोषण नीति र रणनीति राष्ट्रिय स्वास्थ्य नीति बहुक्षेत्रीय पोषण योजना दुई हजार बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा सम्बन्धी रणनीति दुई हजार बहत्तर लागू भएका छन् यी नीति स्थानीय स्तरसम्म कार्यान्वयन चरणमा रहेकोले पोषणको अवस्थामा सुधार देखिएको कार्यालयले जनाएको छ पोषण अवस्था सन् दुई हजार सोह्रका अनुसार नेपालमा कुपोषणको दर पैँतिस दशमलव आठ प्रतिशत रहेको पाइएको छ समग्रमा नेपालमा महिला छत्तिस प्रतिशत छन् भने पुरुष पैँतिस दशमलव सात प्रतिशत कुपोषित छन् यस्तै ग्रामीण क्षेत्रमा चालिस प्रतिशतमा कुपोषण छ सहरी क्षेत्रमा बत्तिस दशमलव दुई प्रतिशतमा कुपोषण रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ यस्तै हिमाली क्षेत्रमा छयालिस दशमलव आठ तराई क्षेत्रमा छत्तिस दशमलव सात र पहाडी क्षेत्रमा बत्तिस दशमलव सात प्रतिशतमा कुपोषण रहेको तथ्याङ्क छ तराई क्षेत्रमा कृषि उत्पादन तथा अन्य सेवा सुविधा राम्रो हुने भए पनि कुपोषण दर भने पहाडको भन्दा उच्च देखिएको छ कुपोषितको यो अवस्था विगतभन्दा केही घट्दो क्रममा रहेको डाक्टर विष्टले बताएका छन् असन्तुलित र वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपा विरोधमा रहेका बेला नेकपाले सुदूरपश्चिम सरकारलाई पेलेरै भए पनि बजेट पारित गर्न भनेको छ आज बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थिति जनाउन हबी व्हिप जारी गर्दै संसदीय दललाई जसरी भए पनि बजेट पारित गर्न निर्देशन दिएको हो स्रोतका अनुसार बैठकमा नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद लेखराज भट्टले असन्तुष्ट पक्षलाई वार्ता र संवादका माध्यमबाट मिलाएर लैजाने प्रयास गर्न सम्भव नभएको र पेलेरै भए पनि आगामी आर्थिक वर्षको लागि सभामा प्रस्तुत भएको बजेट पारित गर्न निर्देशन दिएका हुन् यता नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारलामा तामाङले बैठकमा समसामिक विषय विषयमा छलफल भएको बताएका छन् उनले बजेट पारित गर्ने विषयमा पनि गहन छलफल भएको जानकारी दिएका छन् असन्तुष्ट पक्षलाई मिलाएर लैजाने विषयमा आजको छलफल केन्द्रित भएको तामाङले बताएका छन् नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री त्रिलोकचन भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट प्रदेश अध्यक्ष कर्ण थापा लगायतका नेकपाका प्रदेश सदक सांसदहरूको सहभागिता रहेको थियो असार एक गते बजेट सभामा प्रस्तुत भएपछि अहिलेसम्म बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन यसअघि तीनपटक प्रदेश सभाको बैठक स्थगित भइसकेको बैठक बिहिबार पनि प्रतिपक्षीय दलको अवरोधका कारण आउँदो जेठ पन्ध्र गतेसम्मको लागि स्थगित भएको छ आज स्कार्पियोको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् कैलालीको गोदावरी नगरपालिका आठ स्याउले नजिक से एक छ एक पाँच तिन सय नम्बरको स्कार्पियोको ठक्करबाट गोदावरी नगरपालिका नौके मन्थरा खडायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ स्कार्पियोको ठक्करबाट सोही ठाउँकी सीमा बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताएका छन् उनले अतरी स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् अब पालो जनवाजको आजको जनवाजमा हामीले महाभारत संरक्षण वनको बारेमा तपाईँको धारणा के छ भनेर केही नागरिकलाई सोधेका छौँ प्रस्तुत छ उहाँहरूको आवाज जस्ताको त्यस्तै मेरो नाम मनोज खडाइ हो म अमरगढी नगरपालिका वडा नम्बर दुईको वडा थिएँ महाभारत जुन अहिलेको यहाँ उपभोक्ता समिति बन्नुभएको छ त्रिपुरा उपभोक्ता वन उपभोक्ता समिति छ त्यसको भन्दा पनि बाहिर गएर यहाँ ठुल्ठुला रुखहरू काटिएका छन् यहाँ दैनिक तपाईँहरू यसो हेर्ने हो भने हाम्रो यही हिसाबले र यो भत्काडाको सेरोफेरोमै तपाईँहरू यहाँ जानुहुन्छ भने दैनिक एक सयदेखि डेढ सय भाग दाउराहरू गइरहेको हुन्छ दुईदेखि तिन ट्रकहरू दाउराहरू बाहिर गइरहेको देखिन्छ त्यहाँ खालि यो दङ्ग नाच्ने काम मात्र भइरहेको छ अब उहाँहरू वन कार्यालयमा गएर यसो कुरा बुझ्ने हो भने तपाईँहरू वनपूर्ता समितिको अधिकारभित्र अब हाम्रो धेरै ठुलो कुरा भूमिका रहँदैन यहाँले नै पहल गर्नु पऱ्यो भन्नु उहाँहरू म फेरि केन्द्रीय सदस्य संरक्षित दलको नाममा राज्यले फेरि त्यो अधिकारहरू उपभोक्ता को अधिकारहरू खोज्ने हो कि भन्ने महासङ्घलाई व्यक्तिगत कुनै स्वार्थ चाहिएको होइन महासङ्घ भनेको सामुदायिक वनको उपभोक्ताहरूको एउटा छाता सङ्गठन र उपभोक्ताको एउटा गार्जियन संस्था भएको नाताले पनि आफ्नो उपभोक्ताको अधिकारहरू काहीँ कुन्ठित हुन्छन् कि उनीहरूले जो आए आकृतिहरू छ जो उनीहरूले आफूले यो प्रयोग गर्ने काठहरू छ दाउराहरू छ त्यसमा केही वञ्चित वञ्चित हुने हो कि भन्ने मात्रै चिन्ता हो अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिम प्रदेशको ट्राफिक अपडेट आज सुदूरपश्चिम प्रदेशमा सडक तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ स्कार्पियोको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु एक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 कुपोषण घट्दै नेकपा सुदूरपश्चिमलाई पेलिरै भए पनि बजेट पास गर्न पार्टीको निर्देशन र स्कार्पियोको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु एक घाइते समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाश बेसीलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot NP र युनिटी खबर डट कमबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजी साझा खबर सुन्न सक्नुहुनेछ हवस् त समाचार बुलेटिनबाट हामी दुवै बिदा हुन्छौँ नमस्कार